तपाईँहरू सुन्दै हुनुहुन्छ कृष्ण सतुङ्गे र केबी पौडेलको साथमा रेडियो कार्यक्रम सिर्जनाका आवाज कहिलेकाहीँ त फुल पनि काँदा बनिदिन्छ कहिलेकाहीँ त फुल पनि काँदा बनिदिन्छ कहिलेकाहीँ समथर पनि गाँदा बनिदिन्छ पीडा त त्यतिखेर पो हुन्छ मान्छेलाई जब पीडा त त्यतिखेर पो हुन्छ मान्छेलाई जब आफ्नै सोचेको मान्छे पनि दादा बनिदिन्छ आफ्नै सोचेको मान्छे पनि दादा बनिदिन्छ युवराज कण्डेलको यो मिठो मुक्तसँगै गत हप्तामा जस्तै यो हप्तामा पनि कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण बुबामा दाजुभाइ तथा दिदीबहिनीहरू र साहित्यलाई माया गरेर आफ्ना लेख रचनाहरू यस सिर्जनाका आवाज कार्यक्रमसम्म पुर्याउनु हुने सम्पूर्ण साहित्य मित्रजनहरू र रेडियो सिर्जनाका आवाज सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरू माझ प्राविधिकमा नन्दराम खड्का सोनम पुन र सञ्चालक केपी पौडेल र म कृष्ण सोर्पिङको एकैसाथ नमस्कार तकाउँदै हामी कार्यक्रमभित्र प्रवेश गरिसकेका छौँ तपाईँहरूलाई अवगत नै छ हप्तामा एकचोटि शुक्रबार आठ बजेदेखि आठ पैँतालिस बजीसम्म हामी तपाईँहरूमाझ रहनेछौँ र तपाईँहरूमाझ रहेर तपाईँहरूका लेख रचनाहरूलाई हामी वाचन गर्नेछौँ यो एउटा भाग्यको कुरो भनौँ या समयको एउटा सफलताको परिणाम पनि भनौँ गत हप्तामा हामीहरूले आधा घन्टा मात्र हामी तपाईँहरूका लेख रचनाहरूलाई वाचन गर्ने गर्दथ्यौँ भने अहिले पन्ध्र मिनट थप गरेर हामीले पैँतालिस मिनटको समय बनाएका छौँ त्यो पैँतालिस मिनटभित्र तपाईँहरूका सम्पूर्ण लेख रचनाहरूलाई हामी समेट्नेछौँ धेरैभन्दा धेरै तपाईँहरूका लेख रचनाहरू आएको छ र यस हप्तामा तपाईँहरूका लेख रचनाहरू वाचन हुन नसके अर्को हप्तामा पक्कै पनि वाचन गर्नेछौँ किनकि अहिले समय थप भएको छ पैँतालिस मिनट हामी तपाईँहरू माझ रहनेछौँ र तपाईँहरूलाई तपाईँहरूका लेख रचनाहरू पठाउनको लागि फेरि हाम्रो इमेल एकपटक म भन्न चाहे Sahitya dot Sangeet at the rate Gmail dot com Sahitya dot Sangeet at the rate Gmail dot com र Krishna Sartunge at the rate Yahoo dot com Krishna Sartunge at the rate Yahoo dot कममा तपाईँहरूले पठाउन सक्नुहुनेछ र अर्को सजिलो माध्यम जो फेसबुक मेसेजहरूबाट तपाईँहरूले पठाउन सक्नुहुनेछ केबी पौडेल सर्च गरेर तपाईँहरूले इनबक्समा पनि पठाउन सक्नुहुनेछ र कृष्ण विश्व टुङ्गे मगरमा पनि तपाईँहरूले सर्च गरेर पठाउन सक्नुहुनेछ यो भयो हाम्रो तपाईँहरूले पठाउने आफ्ना लेख रचना यो हाम्रो इमेलमा र अब तपाईँहरूलाई ढिला नगरिकन कार्यक्रमको डोइलो उगारिहालौँ धेरैभन्दा धेरै छ तपाईँहरूका लेख रचनाहरू यो मिठ साङ्गीतिक आवाज त्यसपछि तपाईँहरूका लेख रचनाहरूलाई हामी क्रमश वाचन गर्नेछौँ नो पर्णे ಸೇವಾ सासुमा छु अभागी छोरा आउन मन त नला तो कहाँ हो र चाडबाड मानि बस्नु पर्ने मुटु जलाई जलाई टिकाको दिनमा फोन गर्छु आमा फोनबाटै आशीर्वाद पेरी राख प्रियसी सम्झनाको दियो मनमा जलिरहन्छ दण्डना यसपालि त सर्दैन लौ भाग प्रियसी नमस्कार तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो कार्यक्रम सिर्जनाका आवाज धन्यवाद कृष्ण सर साह्रै मिठो मुक्त वाचन गरिदिनु भयो जुन युवराज कडेलले पठाउनु भएको मुक्त उहाँलाई मेरो तर्फबाट पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु र तपाईँहरूले जुन अहिले नजिकैले गरेको विजयादशमीको मिठो साङ्गीतिक आवाज सुन्नुभयो यो सँगसँगै फेरि तपाईँहरूलाई हामी तपाईँहरूकै पत्रहरू उठाउने क्रममा छौँ र मेरो हातमा परेको छ दिलो थापा मगर कोट चार नवलपरासीबाट पठाउनु भएको एउटा गजल छोडी जा भो अब त एक मुठी सास मलाई छोडी भो अब त एक मुठी सास मलाई नहुनेछ दुखाइ नलाग्नेछ अत्यास मलाई नहुनेछ दुखाइ नलाग्नेछ अत्यास मलाई काँडाले त्यो बिजाउँदा कहिल्यै गरिन गुनासो काँडाले त्यो बिजाउँदा कहिल्यै गरिन गुनासो तर फुलले पनि यहाँ दिएन सुबास मलाई छोडी जाबो अब त एक मुठी सास मलाई दुःखमा साथ नदिनेहरू दुःखमा सास साथ नदिनेहरू आउलान फुल चढाउन ए जिन्दगी बनाइदिए अब मुर्दा लास मलाई छोडी जाबो अब त एक मुठी सास मलाई गुनासो गर्नलाई कसैसँग गरिन केही आशा गुनासो गर्नलाई कसैसँग गरिन केही आशा लाग्न छाड्यो अचेल आफ्नै विश्वास मलाई छोडी जाऊ अब त एक मुठी सास मलाई बिन्ती छ एउटा प्रश्नको जवाब भनिदेऊ आज बिन्ती छ एउटा प्रश्नको जवाब भनिदेऊ आज यही जिन्दगी कहिलेसम्म राख्छ उदास छोडी जाबो अब त एक मुठी सास मलाई दुखाइ नलाग्नेछ अत्यास मलाई छोडी जाबो अब त एक मुठी सास धेरै धेरै धन्यवाद दिलु थापा मगर साह्रै मिठो भावुक र मार्मिक गजल उठाउनु भएको रहेछ कहिलेकाहीँ काम गरेर अगाडि बढ्ने क्रममा असफलताका काँडाहरूले पनि घोच्ने गर्छ त्यति बेला हाम्रो मन मुटुमा यस्तै भइदिन्छ कि एकदमै मनमा एक कोरो भएर असाध्यै पीडामा प्रताडित भएर अनि खै केही गर्न सकिँदैन कि के हो जताबाट पनि मलाई त धोकै धोका हुन्छ बरु मेरो एकमुठी प्राण निस्किएर गइदिए पनि हुन्थ्यो भने जस्तो लाग्छ तर वास्तवमा असफलताबाटै सफलताको सिँढी चढ्ने हुनाले हामीले फेरि धेरै पछि परिहाल्नु हुँदैन आउँछन् त्यस्ता विचारहरू भावनाहरू र फेरि शब्दको माध्यमबाट लेखिन्छ पोखिन्छ त्यसपछि फेरि हामीमा अरू भावहरू जागिया त्यसैले उहाँलाई धेरै धेरै धन्यवाद दिँदै तपाईँहरूलाई यो बेलुकीको समय जुन दिनभरि काम गरेर थाकेर आउनुभएको र आराम गर्दै कार्यक्रम सुनेर साथ दिनुभएको छ र आफूले पनि आनन्द प्राप्त गर्नुभएको छ कतिपय साथीहरू मेरा लेख रचनाहरू कहिले आउला कहिले वाचन गरिदिनुहुन्छ र सुनाउला भनेर त्यसका साथ बसिरहनु भएको छ तपाईँको त्यो इच्छालाई पुरा गर्दै हामी आइसकेका छौँ यसै गरी अर्को पत्र उठाइहाल्नुहुन्छ धन्यवाद केपी सर साह्रै मिठो गजल पढ्नुभयो डिल दिलो थापा मगरको उहाँको जस्तै मिठा मिठा लेख रचनाहरू अझै पनि हामी साथ छ र धेरैभन्दा धेरै छ यसै क्रममा फेरि मेरो हातमा अर्को पत्र उठाइहाले उहाँको नाम रहेको छ प्रेम पाखरिन खोटाङदेखि पठाउनु भएको रहेछ हाल साउदी अरबदेखि उहाँको कविता रहेको छ उहाँको कवितालाई म यसरी अगाडि बढ्न चाहन्छु सम्झनामा धरहरा भन्ने शीर्षक रहेछ यो सहरको मुटुमा एउटा अग्लो स्तम्भ एउटा सङ्ग्लो इतिहास जो बाँचिरहन्थ्यो हिजोसम्म उठेर प्रत्येक नेपाली शेर एउटा नामले धरहरा यो सहरको आँखामा एउटा सुन्दर दृश्य एउटा सभ्य कालखण्ड जो हाँसिरहन्थ्यो हिजोसम्म उठेर प्रत्येक नेपाली शिर एउटा नामले ढलला त्यो सहरको भव्यतामा एउटा सुरम्य छा छातीसँगै एउटा गभिलो परिचय जो रहिरहन्थ्यो हिजोसम्म उठेर प्रत्येक नेपाली शिर एउटा नामले धरेर यो सहरको पानामा उता सक्कली अनुहार एउटा अमित पहिचान जो फुटिरहन्थ्यो हिजोसम्म उठेर प्रत्येक नेपाली शिर एउटा नामै धारा यो सहरको हाँसोमा एउटा मिठो मुस्कान एउटा असीम उमङ्ग जो फैलिरहन्थ्यो हिजोसम्म उठेर प्रत्येक नेपाली शिर एउटा नामले धरारा यो सहरको जितमा एउटा विजय जुलुस एउटा विशाल आमसभा जो हेरिरहन्थ्यो हिजोसम्म उठेर प्रत्येक नेपाली शिर एउटा नामले धरहरा एउटा सङ्घ इतिहास जो बाँचिरहन्थ्यो हिजोसम्म जो बाँचिरहन्थ्यो हिजोसम्म भनेर भन्दै हुनुहुन्छ प्रेम पाखिन साह्रै मिठो हिजोको जो इतिहासमा समेटिएको र अहिलेसम्म इतिहासमा लेखिएको धारणा सबैभन्दा अग्लो काठमाडौँ स्थितमा रहेको जो धारणा अहिले विनाशकारी भूकम्पले तस नस पारेको छ एउटा कुनै शिला पत्रहरू पनि केही छैन साह्रै दुःखदको कुरो हो इतिहासमा जो लेखिएको थियो देखिएको थियो आज त्यो सोद्धाखेरि हामीहरूलाई होइन कि भन्ने एउटा कथा जस्तो लागिरहन्छ तर पनि ठिकै छ जे हुनु थियो भइगयो र सम्झना हाम्रो अटिक उम्र भइरहनेछ त्यसैले उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र आगामी दिनहरूमा यस्तै तपाईँहरूका लेख रचनाहरू पक्कै पनि आउनेछ भन्दै फेरि अर्को लेख उठाइहाल्नुहुन्छ केपी सरले अब कसको पर्छ सुन्नुहोस् है त धन्यवाद कृष्ण सर साह्रै मिठो कविता रहेछ प्रेम पात्रीजीले पठाउनु भएको असाध्यै खुसी लाग्यो र दुःख पनि लाग्यो जुन हाम्रो धरहरा अहिले इतिहास बन्यो त्यसको लागि हामी सबै दुखी छौँ र यो सँगसँगै अर्को पत्रमा उठाइहाल्छु मेरो हातमा परेको छ खगेन्द्र अधिकारी अमृतले पठाउनु भएको एउटा गजल छ जुन गजल यस्तो छ कसले लगाइदिएला माला जमराको कसले लगाइदिएला माला जमराको रहर किन गरौँ अब साला जमराको रहर किन गरौँ अब साला जमराको मुछिँदैन भने दही सँगै रातो टिका मुछिँदैन भने दही सँगै रातो टिका नौम्रिए पनि हुन्छ डाला जमराको कसले लगाइदिएला माला जमराको फुल्नु फल्नु सबै गर्छन् अन्नबालीहरू फुल्नु फल्नु सबै गर्छन् अन्नबालीहरू तर मलाई चाहिँदैन बाला जमराको कसले लगाइदिएला माला जमराको मान्यजन भएपछि मात्र मान्यता छ मान्यजन भएपछि मात्र मान्यता छ नत्र देख्नै मन लाग्दैन छाला जमराको कसले लगाइदिएला माला जमराको फेरि दैछ रङ्ग पनि टिका अनि जमराको फेरि दैछ रङ्ग पनि टिका अनि जमराको देख्दिन कि राम्रो छैन चाला जमराको कसले लगाइदिएला माला जमराको रहर गरौँ किन साला जमराको कसले लपेटेला माला जमराको असाध्यै मार्मिक गजल लेखेर पठाउनु भएको रहेछ उहाँले एउटा जुन पहिले पहिले माया प्रेममा आधारित भएर सम्यगत गजलहरू लेखिने गरिन्थे जति बेला मोतिरामबाट र त्योभन्दा अघि हुँदाहुँदै गजलको विकास हुने क्रममा सम्यगान्तसँगै वियोगान्त जुन वियोगमा उहाँले आफ्नो मातृ स्नेह आफ्नी आमालाई गुमाएको क्षणमा मनभित्र बगेका पीडाका धाराहरूलाई एउटा गजल माध्यम गजलको माध्यमबाट लेखेर पठाउनु भएको रहेछ नयाँ सङ्ग्रह यो उहाँको शोक सङ्ग्रहमा पनि समाविष्ट भएको मैले एकचोटि पढ्न पाएको थिएँ जुन सन्तापका आँसु भन्ने सङ्ग्रहको उहाँले सङ्ग्रहित गर्नुभएको रहेछ असाध्यै खुसी लाग्यो अहिले नजिकिँदै गरेको दसैँ र हामीले राखिने जमरा र तिनै जमाना हाम्रा मातापिताबाट लिइने गरिन्थ्यो र आशीर्वाद पनि तर आज उहाँबाट टाढा हुनुभएछ आमा के गर्ने यस्तै हो प्रकृतिको नियम नै रहेछ के गर्ने हामीलाई पनि असाध्यै दुःख लाग्यो तर ठिकै छ हामी यसरी नै अब हाम्रो पनि कुनै दिन पालो आउनेछ र हाम्रा छोराछोरी पनि यसरी नै प्रताडित हुनेछ र उनीहरू पनि पीडामा आएको दसैँ तिहारलाई कसरी मनाउने भन्दै त्यति बेला बहकिने र यसो भन्दै तपाईँहरूलाई फेरि हामी एउटा दसैँ विशेष हाम्रो नजिकै गरेको विजया दशमीको कारणले हामीले विशेष दसैँ विशेष नै कार्यक्रम र लेख रचनाहरू तपाईँहरूलाई आउँदा कार्यक्रममा प्रेसित गर्नको लागि अनुरोध गर्दै दसैँ विशेष एउटा सङ्गीत झल्को आयो बढी दसैँ तिहार हजुर धन्यवाद केपी सर हामी यो मिठो साङ्गीतिक आवाज सुनियो र दसैँ विशेष गीत रहेछ र अब दसैँ पनि आस्ते आस्ते डोलीभित्र प्रवेश गर्दैछ दसैँको रमझम सबैलाई लागिरहेको होला गाउँघरतिर र यहाँ हामीहरूलाई पनि दसैँले छोइरहेको छ परदेशमा पनि दसैँ तिहार भनेर रोके हुन्छौँ र हामी पनि रमाइरहेका छौँ दसैँहरूलाई दसैँहरूका दिनहरू गनिरहेका छौँ यस्तै यस्तै गीतहरू सुनेर यस्ता मिठा लेख रचनाहरू पढेर हामी पनि साह्रै खुसियाली मनाइरहेका छौँ खुसी रहिरहेका छौँ र यसै गरेर फेरि मेरो हातमा एउटा लेख परेको छ उहाँको भावना रहेछ उहाँको भावनालाई म उठाइहाल्छु अब उहाँहरूको पनि दसैँ कस्तो लागिरहेको छ सुनिहालौँ त उहाँको नाम रहेको छ विष्णु आचार्य भनेर भन्नुहुन्छ उहाँको भावना छ मान्छेहरू भन्छन् जिन्दगीमा खुसी हुनु छ भने आफू भित्रको बालकलाई मर्न दिनुहुन्न रे हुन पनि होला नै विगतका केही वर्षको आफ्नो अनुभवले पनि यसै भन्छ चाडपर्व उत्सव अनि अन्य क्रियाकलापहरू सम्झँदा कि त यी सबै बाध्यता जस्तो लाग्यो कि त केटाकेटीको लागि जस्तो लाग्यो कि यो केवल उमेरको कारणले होला त आफैलाई सोधिरहन्छु यदि त्यस्तो हुँदो हो भने बढी उमेरका रसिक अनि रमाइलो मान्छेहरू पनि धेरै भेटिन्छन् आखिर आखिरमा रमाइलो जिन्दगी बनाउने सूत्र के त कि जीवन शैलीले गर्दा हो कहिले उमेरको बहानामा कहिले विफुर्सटीको त कहिले जिम्मेदारीको बहानामा जिन्दगीको ऊर्जा अनि रमाइलोपन निमुख्नु जिन्दगी जिउन नजान्ने को हो त आखिर खुसी आखिर खुसी पनि अनि रमाइलो केमा छ यति पैसा अनि धन सम्पत्तिमा रमाइलो खोज्ने हो भने त्यस्ता धनी अनि दुखीहरू पनि धेरै भेटिन्छन् बिहे गरेर या नगरेर दुखी हुने पनि धेरै छन् सन्तान हुँदा पनि नहुँदा पनि पीडा पनि देखिन्छ आखिर मान्छे केमा खुसी खोज्छ के खुसी खोज्छ अचम्म लाग्छ भनेर भन्दै हुनुहुन्छ विष्णु आचार्यले हुन पनि हो हाम्रो भावना हो हाम्रो मन हो सबैले सोच्ने फरक फरक दृष्टिकोण दृष्टिकोणहरू हुन्छन् फरक सोचाइहरू हुन्छन् साह्रै मिठो छ उहाँहरूको भावना उहाँले मनले उहाँको आफ्नो तन मनले भोगेका र सोचेका छेर शब्दहरूलाई उहाँले यस आफ्नो भावना मार्फत पठाउनु भएको रहेछ सृजनाका आवाज कार्यक्रममा धेरै धेरै धन्यवाद दिन चाहन्छौँ विष्णु आचार्य आगामी दिनहरूमा पनि यस्ता यस्ता तपाईँहरूका भावना लगायत तपाईँहरूका लेख रचनाहरू अवश्य पनि आउनेछन् भन्ने यस्तै धेरै मिठा मिठा छन् तपाईँहरूका लेख रचनाहरू हामी क्रमशः वाचन गरिरहेका छौँ यो रात्रिकालीन अवस्थामा तपाईँहरू भोलुमलाई ठुलो बनाएर सुनिरहनु भएको छ कतिलाई हाई हाई आएको छ होला त्यो हाई हाई आउने बित्तिकै हामीले वाचन गर्दाखेरि त्यो हाईलाई पनि चटक्क छोडेर ए हाम्रो आवाजलाई सुनिरहनु भएको छ होला तर पनि ठिकै छ तपाईँहरू सुन्दै जानुहोस् हामी वाचन गर्दै जान्छौँ करिब पैँतालिस मिनटसम्म र फेरि यसै गरेर अर्को पत्र उठाइहाल्नुहुन्छ केपी सरले धन्यवाद कृष्ण सर साह्रै मिठो भावना पठाउनु भएको रहेछ खुसी लाग्यो मेरो तर्फबाट पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु यसै गरी मेरो हातमा अर्को पत्र परेको छ खगेन्द्र बस्याल खगेन्द्र बस्यालले पठाउनु भएको हाइकु छ हाइकुलाई म यसरी गर्छु हिमाली देश पहिलो आक्रमण राष्ट्रिय वेश हेर्नुहोस् है हिमाली देश पहिलो आक्रमण राष्ट्रिय वेश कति मिठो छ त यस्तै अर्को छ राष्ट्रको माया पढियो पढाइयो बाँकी परीक्षा राष्ट्रको माया पढियो पढाइयो बाँकी परीक्षा हाँसेको उनी रोएझैको देखिए रहेछ आत्मा हाँसेको उनी रोएझैको देखिए रहेछ आत्मा यस्तै परीक्षा फेला भोलिलाई नसोच नगर हेला भन्दै आफ्नो असाध्यै मिठाईको रूप लेखेर पठाउनु भएको रहेछ उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ तपाईँहरूलाई थाहै छ हरेक शुक्रबार बेलुका आठ बजेदेखि आठ तिस बजेसम्म पहिला बज्ने कार्यक्रम यो हप्तादेखि तपाईँहरूकै सल्लाह सुझाव माया सद्भाव र प्रेमले गर्दाखेरि आज पन्ध्र मिनट थप भएको र पौने घन्टासम्म तपाईँहरू बिचमा हामी रहेर कार्यक्रम सिर्जनाका आवाज पस्किनेछौँ तपाईँहरूका आफ्नै सिर्जना लेख रचनाहरूलाई हामी वाचन गर्दै तपाईँहरूलाई थके थाकेको शरीरलाई आनन्दित तुल्याउँछौँ र यो सँगसँगै हामी तपाईँहरूलाई थोरै विश्व नेपाली साहित्य महासङ्घ शाखा साउदीको पनि कुरा जोड्न चाहन्छौँ विश्व नेपाली साहित्य महासङ्घ शाखा साउदीले हालै प्रकाशनमा ल्याएको पुस्तक यात्रा मरुभूमिको यही मिति दुई हजार पन्ध्र नौ चौबिस तारिकको दिन प्रमुख अतिथि खो सुनारीज्यूको प्रमुख आतिथ्यतामा उक्त पुस्तकको विमोचन भएको कुरा त्यहाँका विश्व नेपाली विश्व नेपाली साहित्य महासङ्घ शाखा साउलीका अध्यक्ष श्री कृष्णबहादुर सतमेरले यस कार्यक्रममा जानकारी गराउनु भएको छ र तपाईँहरूले पनि पढ्न सक्नुहुनेछ जुन नजिकै रहेका स्टेसनरीहरूमा गएर पनि सक्नुहुनेछ पढ्नको लागि त्यहाँ तपाईँहरूले पक्कै उपलब्ध हुनेछ र नेपाली भाषा र साहित्यको विकासमा विभिन्न देशमा छरिएर रहेर पनि एकताबद्ध भई विश्व नेपाली साहित्य महासङ्घले सबैलाई जोडिराखेको कुरा यहाँलाई अवगतै छ र आउँदा दिनहरूमा पनि यस्तै गरी विभिन्न देशमा रहेर आफ्नो भाषा साहित्य र समाजलाई सृजनात्मक रूपमा अगाडि बढाउनको लागि र यसको जगेर्ना गर्नको लागि जुनसुकै देशमा छरिएर रहेका युवा वर्गको पनि यसमा हात रहेको छ र यसमा कलम होला र भाषा साहित्यको संरक्षण र सम्वर्धन गर्नुहोला र यसो भन्दै यसको जानकारी सँगसँगै अर्को पत्र उठाइहाल्नुहुन्छ त्यस्तो छ धन्यवाद के सर साह्रै मिठो भाइको पाउनुभयो खगेन्द्र बस्यालको साह्रै मिठो रहेछ सुन्नमा पनि अनौठो पनि लाग्ने र साँच्चै साँच्चै हो कि जस्तो लाग्ने अति मिठास रहेछ शब्दहरूमा पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ खगेन्द्र बस बस्याललाई र तपाईँहरू सुनिरहनु भएको छ सिर्जनाको आवाज तपाईँहरूका लेख रचनाहरू हामी वाचन गरिरहेका छौँ केबी पौडेल र म कृष्ण सतुङ्गीले र यसै गरेर फेरि मेरो हातमा अर्को मुक्तक परेको छ उहाँको नाम रहेको छ सुब्बा भावना झापा डमकदेखि पठाउनु भएको रहेछ उहाँको मुक्तकलाई म यसरी अगाडि बढ्न चाहन्छु विवेक जति हट्छ कहिले विभेद जति हच्छ कहिले मुक्तिको लागि खच्छ कहिले पुरातन सोचाइको जरो उखली पुरातन सोचाइको जरो उखली अब अघि मात्र बच्छ कहिले मेरो नाम बेचेर हिद्या सुने मेरो नाम बेचेर हिद्या सुने आफन्तको कुरा घिटिया सुने पानी माथिको ओभान हुन शब्द शब्दमा हिटिया सुने मुरलीमा नअटेको धुन हुम मुरलीमा नअटेको हुम बैगुनीलाई नपचेको म स्वार्थी दुनियाँदेखि वक्क भए स्वार्थी दुनियाँदेखि वाक्क भए साँच्चै भनौँ उम्लिएको थुन हुम किन आउँछौ याद बनेर किन आउँछौ याद बनेर भावनाको उन्माद बनेर सायद मेरो मनको सङ्घारमा सायद मेरो मनको सङ्घारमा रहन्छौ तिमी बाद बनेर थप्न छाडेनन् सिखारीले जाल थाप्न छाडेनन् सिखारीले जाल रक्षकले भक्षक बिगार्यो चाल किको महामारी फैलिएर हजुर किको महामारी फैलिएर हजुर पर्न जान्छ बुद्धिको अधिकार धेरै धेरै धन्यवाद दिन चाहन्छौँ शुभ भावना आगामी दिनहरूमा पनि यस्तै तपाईँहरूका मिठा लेख रचनाहरू पक्कै पनि आउनेछ आशा गर्ने गर्नेछौँ र तपाईँहरूलाई हामीहरू मिठा मिठा तपाईँहरूका लेख रचनाहरू वाचन गरिरहेका छौँ अब यसै क्रममा फेरि अर्को साङ्गीतिक आवाज तपाईँहरूमा जोड्छौँ यो साङ्गीतिक आवाज सुनौँ त्यस पछाडि फेरि तपाईँहरूका लेख रचनालाई हामी क्रम वाचन गर्नेछौँ Yeah. <laughs> धन्यवाद कृष्ण सर हामी कार्यक्रमको अन्त अन्तमा आइपुगेका छौँ र अब हामी धेरै पत्र उठाउँदैनौँ एउटा पत्र उठाउँछौँ मेरो हातमा परेको छ योगेन धोली उहाँले ठेगाना खुलाउनु भएको छैन मित्रहरू तपाईँहरूले आफ्नो लेख रचनाहरू पठाउँदाखेरि ठेगाना खुलाइदिनु भयो भने असाध्यै राम्रो हुनेछ उहाँले पठाउनु भएको गजल छ जुन यस्तो छ पत्रभित्र तितो अतीत अटाउनु थियो पत्रभित्र तितो अतीत अटाउनु थियो उपहार तिमीलाई त्यो पठाउनु थियो उपहार तिमीलाई त्यो पठाउनु थियो यदि हिम्मत भए सुन्नु जीवनको कथा यदि हिम्मत भए सुन्नु जीवनको कथा कुनै बेला मौका छोपी बताउनु थियो पत्रभित्र तितो अतीत अटाउनु थियो लुकी छिपी धोको फेरि समीपमा रोई लुकी छिपी धोको फेरि समीपमा रोई तिम्रो याद आँसुसँगै बगाउनु थियो पत्रभित्र तितो अति हटाउनु थियो तिमीसँग माछु बरु जहारकै प्याला तिमीसँग माछु बरु जहारकै प्याला यो जिन्दगी माटो हुने दबाउनु थियो पत्रभित्र तितो अतीत अटाउनु थियो मेरो इच्छा सोध्यौ भने रमाएर भन्थे मेरो इच्छा सोध्यौ भने रमाएर भन्थे आफू मरि तिमीलाई बचाउनु थियो पत्रभित्र तितो अतीत अटाउनु थियो उपहार तिमीलाई त्यो पठाउनु थियो आफू मरि तिमीलाई बचाउनु थियो असाध्यै मार्मिक गजल लेखेर पठाउनु भएको रहेछ धेरै धेरै धन्यवाद दिन चाहन्छौँ योगेनजीलाई यसै गरी हाम्रो आजको कार्यक्रमलाई छुट्याइएको पाउने घन्टाको समय सकियो है सकियो भनेर प्राविधिकमा रहनु भएको नन्दराम खड्का सोनम रातो बत्ती भन्दै हुनुहुन्छ त्यसैले हामीलाई तपाईँहरूसँग छुट्ने रहर त थिएन तर पनि समय जति हामीलाई छुट्याइएको थियो त्यसले नै टोकार्दैछ मित्रहरू र तपाईँहरूलाई फेरि पनि लाग्न सक्छ आज हामीले लास्टमा कार्यक्रम सुन्यौँ तपाईँहरूले आफ्नो ठेगाना फेरि भनिदिनु भयो भने हामीलाई पत्र पठाउनको लागि सजिलो हुन्थ्यो भन्ने हुन सक्छ पुनः हामीले दोहोऱ्याउन चाहन्छौँ एकपटक हाम्रो ठेगानालाई कृष्ण बी सर्तुङ्गे मगर फेसबुक मेसेन्जरमा तपाईँहरूले सर्च गरेर पठाउन सक्नुहुनेछ केबी पौडेल सर्च गरेर तपाईँलाई फेसबुक मेसेन्जरमा पठाउन सक्नुहुनेछ त्यस्तै Sahitya dot Sangeet at the rate Gmail dot कममा तपाईँहरूले पठाउन सक्नुहुनेछ र यसो भन्दै तपाईँहरूले कार्यक्रम सिर्जनाका आवाजलाई सुनेर साथ दिनुभयो कार्यक्रम सुन्ने सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आफ्नो दिनभरि थाकेको शरीर सुत्न लाग्नु भएको समय त्यस्तो समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद देश तथा विभिन्न देश तथा विदेशमा बसेर अनलाइनको माध्यमबाट जति सुनेर साथ दिनुभएको छ र आफ्नो प्रतिक्रिया दिनुभएको छ तपाईँहरू सम्पूर्णलाई धन्यवाद दिँदै आजको हाम्रो कार्यक्रम सृजनाको आवाजबाट अर्को हप्ता पुनः यही समय आउने बाचाका साथ कार्यक्रम सञ्चालक द्वय कृष्ण सर्तोके र म केबी पौडेल आजको कार्यक्रमबाट विदा हुन चाहन्छौँ आज तक नमस्ते छुट्टियों छुट्टी होगी सर